अङ्गीकृत नागरिकलाई कुनै पनि हालतमा राष्ट्र प्रमुख बनाउन नसकिने कांग्रेस सभापति देउबाको भनाई धेरै विरोध नभएकाले चाँडै नै संविधान संशोधन हुने विश्वास व्यक्त डडेलधुराको पन्तुरा नदीमा निर्मित पक्की पुलको देउबाद्वारा उद्घाटन सुनखोलामा निर्माण गरिन लागेको मोटरेबल पुलको समेत शिलान्यास कैलालीमा वन अतिक्रमण हटाउने अभियान शुरू गर्ने तयारी गरिएपछि भूमाफिया सशंकित अतिक्रमणको नाममा आफूलाई विस्थापित गर्न खोजेको आरोप र छाममा छपडी गोठमा सुतेकी एक महिलाको ज्यान गयो दार्चुलामा वर्षनी नौ हजार मेट्रिक टन खाद्यान्न अभाव प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु नेपाली कंग्रेसका सभापति शेरबहादुर देवालले अंगीकृत नागरिकलाई कुनै पनि हालतमा राष्ट्रपति र प्रधानमन्त्री बनाउन नसकिने बताउनु भएको छ पार्टीको सभापतिमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला डडेलधुरा पुगेका देउबाले अंगीकृत नागरिकलाई समेत मुलुकको प्रमुख पदमा आसीन हुन पाउने व्यवस्था गरिन लागेको भनेर संचार माध्यममा आएको समाचारमा सत्यता नभएको दावी गर्दै अंगीकृत नागरिक मुलुकको राष्ट्रपति र प्रधानमन्त्री बनाउन नसकिने बताउनुभयो जिल्ला सदरमुकाममा हिजो बिहान प्रेस युनियन शाखा डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी संसदीय दलका नेता समेत रहेका देउबाले अंकृत नागरिकतामा त्यस्तो अधिकार कसैले नमागेको र दिन पनि नसकिने बताए अंकृत नागरिकतामा राष्ट्र सहयोग न कसैले मागेको छ न हामी दिनेवाला छौं देवबारे भने अंगीकृत नागरिकले कहाँ राष्ट्रपति बन्ने कहाँ प्रधानमन्त्री बन्ने हुँदै नभएको कुरा पत्रिकाले छापिदिएको हो मान्न सकिँदैन नि त्यो साथै नेता देउबाले संविधान संशोधनका मामलामा धेरै विरोध नभएकाले चाँडै नै संविधान संशोधन हुने विश्वास व्यक्त गर्नु भएको छ एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा भएको छ उहाँहरूको धेरै विरोध छैन उनले भने चाँडै संशोधन हुन्छ मलाई विश्वास छ स्थानीय निकायको चुनाव चैतसम्म गर्ने निश्चित भइसकेको नेतादेव भएको भनाइरहेको थियो वर्षक पुनर्संरचनाबाटै चुनाव गरिने र नभए साबिकै अवस्थामा भए पनि चुनाव तोकिएकै मितिमा हुने उनले जिकिर गरेका छन् भारतीय पाँच सय र एक हजारको नोटको नेपालमा देखिएको समस्या समाधानका लागि काठमाडौँमा पुग्ने बित्तिकै भारतीय दूतावासमा समस्या हल गर्नको लागि कुरा गर्ने समेत कोशिश गर्ने वचन दिएका छन् स्थानीय तह निर्धारणमा डडेलधुरामा तोकिएको भन्दा बढ़ी सातवटा तह हुने र सहमति समेत भइसकेको उनले बताएका छन् डडेलधुरा बहुमुखी क्याम्पसको पूर्वाधार विकासका लागि बजेट पठाइदिने सभापति देवालले आश्वासन दिएका छन् साथै जिल्लामा पार्टी नेताले विद्यार्थी नेतालाई चलाउनु पर्नेमा विद्यार्थी नेताले पार्टी नेता चलाएको भन्दै जिल्लाका राजनीतिक दलहरूले लाज पचाएको आरोप लगाए यस्तै सुदूरपश्चिमलाई भारतसँग जोड्नको लागि कञ्चनपुरको ध्वधरा चाँदरीमा महाकाली नदीमाथि चार लेनको पुल बनाउने र डडेलधुवाको परशुराममा पनि महाकाली नदीमाथि नै पक्की पुल बनाउने कार्य अगाडि बढेको बताएका छन् नेपाली कंग्रेसका केन्द्रीय सभापति शेरबहादुर देवालले डडेद्वाको भित्री मधेस क्षेत्रमा पर्ने पन्तुरा नदीमाथि निर्माण गरिएको पक्की पुलको उद्घाटन गर्नु भएको छ पार्टीको केन्द्रीय सभापतिमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पुगेका देवालले एक सय त्रिपन्न दशमलव दुई पाँच मिटर लम्बाइको मोटरेबल पुलको रेबन काटेर उद्घाटन गरेका हुन् आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तर निर्माण कार्य शुरू भएको परशुराम नगरपालिकाको ओड़ नम्बर बाह्रमा निर्मित उक्त पुल तोकिएको समय अगाडि नै सम्पन्न भई हिजो उद्घाटन गरिएको हो पुलको उद्घाटन गरिएसँगै सञ्चालनमा आएपछि भित्री मधेस क्षेत्रका बासिन्दालाई छिमेकी जिल्ला कञ्चनपुर पुग्न निकै नै सहजता भएको छ भने जोखिम मोल्दी नदी तरेर अध्ययनका लागि नदी पारी जाने विद्यार्थीहरूलाई पनि निकै सहज भएको छ कञ्चनपुरको दैजी बजार पुग्नको लागि बोर्डरको रूट प्रयोग गर्दा थप चालिस किलोमिटर सड़क प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ भित्री मधेस क्षेत्रका बासिन्दा अब सरसामान किन्न चाँडै नै कञ्चनपुर पुग्ने भएका छन् पन्तुरादेखि कञ्चनपुरको दैजीसम्म उन्तिस किलोमिटरको मात्रै दूरी रहेको छ पुलको उद्घाटनसँगै सञ्चालनमा आएपछि त्यस क्षेत्रका बासिन्दा निकै नै हर्षित भएको र तराई झर्नको लागि समय कम लाग्ने भएको भन्दै खुसी उनीहरू खुशी भएको पत्रकार हर्कचन्दले जानकारी दिएका छन् उक्त पुल दस करोड़ चालिस लाख अन्ठाउन्न हजार सात सय पैंचालिस रुपियाँको करोड़को लागतमा निर्माण गरिएको हो पुलको निर्माणको जिम्मा डोलीडारले पाएको थियो यस्तै हिजै सो पुल उद्घाटन गर्नुअघि अलिताल पाँच सुनखोलामा निर्माण हुन लागेको पुलको समेत कंग्रेस सभापति देवालले शिलान्यास गर्नु भएको छ सत्ताइस मिटर लम्बाई हुने उक्त पक्की पुलको कुल लागत एक करोड़ एकहत्तर लाख पचपन्न हजार तीन सय अडतिस रूपियाँ रहने निर्माणको जिम्मा पाएको डोलीडारका पुल शाखा संयोजक अमृत प्रष्टले जानकारी दिएका छन् यस्तै पूर्व प्रधानमन्त्री समेत रहेका देउबाले रंगोन्नति नियन्त्रण कार्यक्रमको समेत अनुगमन गर्नु भएको छ आर्थिक वर्ष दुई हजार बहत्तर सत्तरमा शुरू भएको उक्त नदी नियन्त्रण अन्तर्गत अहिलेसम्म भएको कामको देउबाले अनुगमन गर्नुभएको काम सञ्चालन गरिरहेको जल उत्पन्न प्रकोप डिभिजन कार्यालय धनगढ़ीका प्रमुख रणबहादुर बमले जानकारी दिएका छन् अनुगमनपछि देउबाले काम राम्रै भइरहेको पाइएको र थप कार्य पनि राम्रोसँग गर्न आग्रह गर्नुभयो साथै आफूले पनि सक्दो सह गर्ने वचन दिनुभएको छ पाँच वर्षमा काम सकाउने सहित उक्त कार्य अगाडि बढ़िरहेको प्रमुख बमले जानकारी दिएका छन् उक्त कामको लागत रकम एक अर्ब अठार करोड़ रहेको जनाइएको छ जिल्ला वन कार्यालय कैलालीले अतिक्रमण हटाउने अभियान सुरु गर्ने तयारी गरिरहेको बेला भजनीवासीले भनी उचित व्यवस्थापन गरेर मात्रै अतिक्रमण क्षेत्र हटाउन माग गरेका छन् सो क्षेत्रमा ठूलो संख्यामा वन जंगल अतिक्रमण गरी बाढ़ी पीड़ित मुक्त हलिया कमैयाका नाममा भूमापियारो बसोबास गरिरहेको बताइएको छ जिल्ला वन कार्यालय कैलालीले भनी सबै निकायसँग समन्वयात्मक ढंगले छलफल गर्दै अतिक्रमण क्षेत्र हटाएर छाड्ने अडान लिएको छ जिल्लाका विभिन्न ठाउँमा बाढी पीड़ित मुक्तहलिया कमैयाका नाममा भूमाफियाहरू बसोबास गरिरहेको अतिक्रमित वन क्षेत्र जिल्ला वन कार्यालय कैलालीले हटाउने तयारी गरेपछि भूमापियाहरू सलबलाउन थालेका छन् उनीहरूले अतिक्रमण हटाउने नाममा आफूहरूलाई विस्थापित घरबार विहीन बनाउन खोजेको भन्दै उचित व्यवस्थापन गर्न माग गरेका हुन् भजनी त्रिशक्ति नगरपालिका क्षेत्रमा बाढी पीड़ित मुक्तहलिया कमैयाका नाममा बसोबास बसेका बस्तीमा भूमापियाहरू रहेको स्वयं स्थानीयहरू बताउने गरेका छन् बाढी पीड़ित हलिया कमैयाका नाममा वन क्षेत्र अतिक्रमण गरेर बसेका उनीहरूका शहर बजारमा समेत घर रहेको पाइने गरेको छ तर उनीहरू भने बाढी पीड़ित मुक्त हलिया कमैया बाध्यताले बसेको भन्दै रहेको नेपाली कांग्रेस भजनी त्रिशक्ति नगरपालिकाका नगर कार्य समितिका सभापति रुद्र जोशीले बताउनु भएको छ बेला बेलामा अतिक्रमण हटाउँछु भनेर प्रचार प्रसार गर्ने जिल्ला वनको कार्यप्रति कतिपयले भने आशंका व्यक्त गरेका छन् प्रचार प्रसार मात्रै गर्ने तर अन्त्यमा राजनीतिक दलको दबावका कारण अतिक्रमण हटाउने अभियानबाट पछि हट्ने वनको कार्यप्रति आशंका व्यक्त गरिएको पशुपति सामुदायिक वनका अध्यक्ष जगत बहादुर विकले बताउनु भएको छ तर सबैसँग समन्वय गर्दै अतिक्रमित क्षेत्र हटारी छाड्ने जिल्ला वन अधिकृत रमेश चन्दले दावी गरेका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ अछामको तिमलिसन गाविसमा एक महिनाबारी महिलाको छौपडी गोठमै ज्यान गएको छ गाविसको वडा नम्बर सातकी छब्बीस वर्षीय डम्बरा उपाध्यायको छौपडी गोठमा ज्यान गएको अछाम प्रहरले जनाएको छ शुक्रबार बेलुकी खाना खाइसुतेकी र केही बिरामी नभएको उपाध्याय शनिबार बिहान अबेरसम्म नउठेपछि आफन्त गई हेर्दा मृत अवस्थामा फेला परेको आफन्तले बताएका छन् शुक्रबार दिनभरि घाँस काट्ने र पशुमल खेतबारीमा बोक्ने काम गरी राति सुतेकी र घरबाट छ सात मिटर टाढा गोठमा एक्लै रहेकी पाँच दिनकी महिनावारी उपाध्याय मृत अवस्थामा भेटिएको उनका आफन्तको भनाइरहेको छ मृतकका जेठाजु तीर्थराज उपाध्यायका अनुसार मृतकलाई कुनै स्वास्थ्य समस्या थिएन प्रहरीले मृत्युको कारणमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय असामका प्रहरी प्रवक्ता बद्री प्रसाद ढकालले बताउनु भएको छ प्रहरी प्रवक्ता ढकालका अनुसार मृतक घोप्टो अवस्थामा रहेकी र नाकबाट रगत आएको भेटिएको र घटनाको थप छानबिन भइरहेको बताउनु भएको छ ढोका नभएको छाउपडी गोठ निकै साँगुरो रहेको तथा बाहिरभित्र गर्न खालको मात्र रहेको उहाँको भनाइरहेको छ घटनाको प्रकृति हेर्दा हट अट्याकबाहेर ज्यान गएको हुन सक्ने प्रवक्ता ढकालले बताएका छन् मृतकका श्रीमान यज्ञराज तिमल सेना कामको सिलसिलामा भारतमा रहेका र बिहे भएको दुई वर्ष भएको आफन्तले जनाएका छन् अछाम लगायत सुदूरपश्चिममा महिनावारी हुँदा चारदेखि सात दिनसम्म घरबाट टाढा गोठमा बस्ने चलन रहेको छ अछाम जिल्लाका एकतिसवटा गाविस यसअघि नै छाउपडी गोठमुक्त घोषणा भइसकेका छन् तर पनि जिल्लामा घोषणा गरिए पनि कतिपय ठाउँमा अझै छाउ गोठमा बस्ने चलन रहेको छ महिला तथा बालबालिका कार्यालयको तथ्याङ्क अनुसार सन् दुई हजार आठदेखि हालसम्म छाउपडी गोठको कारण अछाम जिल्लामा नौजना महिला तथा किशोरीको ज्यान गइसकेको तथ्याङ्क रहेको छ दार्चुलामा हरेक वर्ष नौ हजार मेट्रिक टन खाद्यान्नको अभाव हुने गरेको पाइएको छ दार्चुलामा एक वर्षमा छब्बिस हजार सात सय अठासी मेट्रिक टन खाद्यान्न आवश्यक हुन्छ तर जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार उन्नाइस हजार नौ सय छैसठी मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ जिल्लामा वर्षनी नौ हजार मेट्रिक टन खाद्यान्नको कमी हुने गरेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका वरिष्ठ कृषि विकास अधिकृत सूर्य प्रसाद बरालले जानकारी दिए दार्चुलामा धान गहुँ मकै जौ र कोदो मुख्य खाद्य बाली हुन् यो आधारमा दार्चुला जिल्ला खाद्य संकट भएको जिल्लाको सूचीमा रहेको छ जिल्लाको कुल क्षेत्रफल मध्ये बाह्र दशमलव दुई नौ प्रतिशत जमिन खेतीयोग्य रहेको र त्यसमध्ये छ हजार सात सय उन्नाइस हेक्टर क्षेत्रफल कृषियोग्य जमिन बाँझो रहने गरेको जनाइएको छ बैतडीका पन्ध्रवटा विद्यालयमा कम्प्युटरबाट पढाई कार्यक्रम सञ्चालन भएको छ शैक्षिक गुणस्तरमा वृद्धि ल्याउने र प्रविधियुक्त शिक्षा बनाउने उद्देश्यले सो कार्यक्रम सञ्चालनमा ल्याइएको जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिनुभएको छ शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएका एघार गाविसका पन्ध्रवटा विद्यालयमा सो कार्यक्रम सञ्चालनमा आएको हो कार्यक्रम अन्तर्गत पन्ध्रवटा विद्यालयमा रहेका कक्षा दुईदेखि पाँचसम्मका बालबालिकाहरूलाई कम्प्युटरका माध्यमबाट शिक्षण गर्ने गरिएको जिल्ला शिक्षा अधिकारी